बिस सूर्यको गोलो गएर पश्चिम देवपुरको डाँडा पछाडि झर्यो साँझको पछौरा बिस्तार बिस्तार खोलो र त्यसको बगरमाथि तानी देखायो खोलातिरको छिपछिपे पानीमा माछा भ्यागुताका ताकमा उभिएका ध्यानी बकुल्लाहरू पनि अब आकाशको नील सागरमा पङ्क्तिबद्ध हुँदै पूर्वतिर लागे ए लाली गाँ जाने होइनस् खोलाको किनारामा डुङ्गो बाँधेर त्यही चिर साथी डुङ्गाको चौतारामा बसेर पानीमा खुट्टा हलाइरहेकी लालगेडीका कानमा एउटा आवाज बस्यो उसले मुन्टो उठाएर हेरी रानीका थुम्कामा घाँस स्याउला गएका खसिनीहरू अब कुस्त भारी लादेर बगर झारिसकेका थिए उनीहरू गाउँ जाने गोरेटोको पुछारमा घाँसका भारी बिसाएर उसलाई पुकारिरहेका थिए गोरेटोको सिरान पुछार चौरको पाठामा ठूलो बरको झारी मुनि केही धमिला छायाहरू चालमा लागेका देखिन्थे ए लाली लालगेडी झर्याल्लीको चर्को काउलासोले लालगिडीलाई साँझ वर्लेको भान गरायो उसले डुङ्गीबाट जाल र बल्छी समेटेर काँधमा हाली र गोरेटोतिर बढी ए लालगिरी ओकालाको मुखमा चढिसकेपछि पुछार चौरका डिलमा उभिएकाहरूमध्ये एउटाले अपमानजनक स्वरमा उसलाई सम्बोधन गर्यो आँखामा रोष भरेर लालगिडीले उसतिर हेरी बुदुने माझी थियो यो साना काजीको जोम्रो थियो र ऊ उसलाई आजकल जथा नाम भनेर हिँड्ने गरेको कुरा उसलाई थाहा थियो ऊ र सानाकाजीका अरू हिमायतीहरू यस धरतीमा उनीहरू बाहेक अरू कोही नभए झैँ सम्पूर्ण माटोलाई आफ्नो पैताला मुनि मिस्दै गाउँमा आतंकको वातावरण सिर्जना गर्न तत्पर थिए सायद दमनको बाटो सुगम गराउने यो सानोकाजीको चाल थियो उसले गाउँमा आफ्ना पछुवाहरूलाई यस्तै आतंक घृणा र आक्रोशको वातावरण सिर्जना गर्न संकेत गरेको थियो अँ त आफूलाई निकै स्वर्गकी अवसरा ठानेर साना काजीलाई जथा नाम भनेर हिँड्छस् रे नि बुद्नेले त्यहाँ भेला भएका अरू अधिकांश पाका माझीहरूमा आतंक सिर्जना गर्ने उद्देश्यले बडो अपमानपूर्ण स्वरमा भन्यो सूर्यका मुखमा थुक्न खोज्नेका आफ्नै मुखभरि थुक पर्छन् बाबै थाहा छ लालगिरीको अनुहार अपमान पीडा र क्रोध क्षोभले एक खसी रन्क्यो उसको मनमा एकैपल्ट झम्टेर त्यस दुर्मुख माझीको चोथालो लुचिदेउ चाहिँ लाग्यो उसले त्यहाँ भेला भएका अरू माझीहरूका मुखतिर हेरी त्यहाँ उसको बाबु भुमा बोडा बाहेक गाउँका प्राय सबै पाकाहरू थिए तर उनीहरूका अनुहारमा लालगढी प्रतिको यस अपमानपूर्ण व्यवहारको कुनै प्रतिक्रिया थिएन लालगढी अपमानको घुटको त्यसै पिएर गाउँतिर लागे राण काजीका धन र देखेर आफै टाँसिन खोजेकी हो बुधुनले उगाएतिर सुर्तीको थुक पिच्याउँदै घृणापूर्ण स्वरमा आफ्नो मनको गलित विचार उखल्यो तर यसका हिमायतीमा लाग्ने कसकसका सञ्चरे दशा बिग्रिया हुन् कुन्नी काजीका नाउँमा जथा नाम कुमेटी गरेर हिँड्छन् काजीका बन्दुकको नाल बोलेपछि दक्षिण यिनका भाउको बिहे मालिकका इज्जतमाथि छाड उडाउन खोज्नेको पनि भलो हुन्छ कहिले त राजा कि आगो खुस भए औला दौला रिस उठे खरानी कसो श्रीमान काका ठिकै भन्छस् त पचपन्न साठीको कालो दुब्लो ग्याचे श्रीमाने माझीले आफ्ना प्राय पानी सुकेका निराश र शून्य आँखा पारी माथिको पिपलको धुम्म परेको धमिलो थुम्को माथि बिसाउँदै भन्यो हो नयाँ पुस्ताका विचार र विद्रोहलाई उसले आंशिक रूपमा स्वीकारेको छ तर भित्रभित्रै वनमा बसेर हक्की बाघसँग मुख पर्नु सखारै टाउको मुडाउनु होइन र ऊ त्यति होस हराएको मान्छे होइन त्यसैले ऊ ठाडै बुझ्नेको कुरालाई नाइ गरिहाल्दैन तर खै बाबै आजकलका ठेटमेराहरूका कुरा हामी के जानौँ हामी त्यसमा छैनौँ खोको छन् हामीलाई मेलो पनि छैन यस से रामपुरे सिरे माझीका कुरामा सही थाप्दै अरू माझीका शिर पनि तलमाथि झुल्छन् ती सम्पूर्ण मलिन आत्मा सुलीमा टाङ्गिए झैँ लाग्छन् कोका छन् कोका छैनन् तिनका नाउँ त काजीका पाकेटा एक एक रिपोर्ट छन् नि त भएका त उम्कन कहाँ पाउलान् त बुदुनेले आतंकको प्रभावमा झन गाडा रङ दिने हेतुले भन्यो नभन्दै माझीहरूका ती सारहीन अनुहार अरू सारहीन रङ उडेका पेन्टिङ चाहिँ देखिए वास्तवमा उनीहरू आफूले थाहै नपाएको अपराध बोधमा खुम्चिए हेर बुद्ने भाइ रामपुरीले बडो मध्ये स्वरमा भन्यो हामीले काजीका जय नै मनाएर आएका छौँ छैनौ हेर उनका कुनै पनि कुरामा हामीले नाक्नु गरे भा नै भन् तर त्यस्तामा पनि गाउँका कुनै बैरीले नभा अत्तो लाका रहेछन् भने त तैभन गाउँमा एउटा न एउटा सतुर त सबैका हुन्छन् नै हुन्नन् भन्न कसले सक्छ तै नै भन्न त्यो त हेर जो मेरा साउथी मान्छ त्यसमा त म छँदैछु बुदुनीले आफ्नो तौल गरुकाउँदै भन्यो मानव इन्द्रावतीमा जति पनि बाढी छाल उर्ले ती सबै उसकै इच्छामा उर्लेका हुन् साना काजी जति मेरा कुरा खान्छन् बुढा काजीका पनि खाँदैनन् यो कुरो गाँठी बाधा त्यो त हो नि बिर्खे माझीले प्रभावित भए झैँ शिर हल्लायो उसका देखासेकी सबैले हल्लाए काजीले माथला काब्रो पाटोमा हवेली कसरी बनाउँदा रहेछन् भनेर निकै पाखुरी सुर्किन्छन् रे मुरदारहरू अब के के हुन्छ हेरौँला बुदुने मानु आफ्नो मुठीमा सम्पूर्ण भविष्य मुठ्याए झै भावमा निमुखा पाका माझीहरूका बीच एउटा आतंकको ख्याक छोडेर हिँड्यो यसले परम्परा भिरू माझीका मनमा एउटा भयावह भविष्यको तस्बिर खोरिदियो तर युवक समूहमा भने यसको कुनै असर परेको देखिएन उल्टो झन एउटा कहिले नदेखिएको अन्तचेतनाको ज्योति उनीहरूको आँखामा पलेको देखियो यो एक किसिमको विद्रोहको सङ्केत नै थियो काजी गरुड सिंह वा कप्तान काजी कसैका समयमा पनि यो गाउँले यस्तो विद्रोही स्वर निकाल्न सकेको थिएन खोद इन्द्रावतीको स्वतन्त्र प्रवाहमा पनि कथा कता काजी खलकको स्तुति गानको सुसिलो गुन्जे चाहिँ लाग्थ्यो किनभने काजीका पछाडि हमेसा नै राज्य शक्ति र परम्पराको अभेद्य शक्तिले कार्य गरिरहेको हुन्थ्यो तर अब काजी चतुर्भुज सिंहका अन्तिम समयमा आएर अधिराज्यमा आएको सामन्तवाद विरोधी लहरको केही रूप यस ठाउँमा पनि फाटाफुट देखिन थालेको थियो यसले गर्दा अब काजी खलकको आर्थिक राजनीतिक शक्ति क्षीण हुँदै गएर केवल परम्पराको सांस्कृतिक शक्ति मात्र कायम रहेको आभास हुन थालेको थियो त्यसैले काजी चतुर्भुज आफू केही अंशमा लङ्गडो भएको अनुभव गर्न थालेका थिए उनी केवल एउटा परम्परागत आस्था र विश्वासको वैशाखीका आधारमा उभिएर यो समाजमा धमिलो रूपमा उठेको विरोधको लहरलाई बडो निराशा र एक किसिमको सन्तासबीच निहाल्न थालेका थिए कहिले उनलाई लाग्थ्यो यो उनको केवल भ्रम हो तर कहिलेकाहीँ भने के तेरा केटाहरू काभ्रे पाटामा हवेली बनाउने कुराको विरोध गर्न कसिएका छन् रे यो कुरा साँचो हो भूमा बुढाकाजीको अगाडि दुवै घोडा मारेर बसेको भुमा माझीको बुढो हाडमा एउटा चिसो सिरेट उडाउड्यो उसलाई काजीको प्रश्नको सोझो जवाब दिन बडो गाह्रो पर्यो उसलाई पनि त पत्यार नलाग्ने कुरा थियो त्यो तर आफ्नै सामुको टड्कारो कुरा पत्यार नगरेर पनि त सुख थिएन त्यसलाई कुरा ऊ नकार्न अथवा साँचो जवाब नदिन पनि त सक्दैन ख्वामित मैले त बुताले भ्यासम्म सम्झाउन खोजेको हुँ तर बुढो भुमाको अन्तर अन्तर काजीको कोपको अन्दाज गरेर थरहरी भइरहेको थियो आजका हाम्रा उरन ठ्याउला केटाहरू हाम्रा बुढा अर्थीतिर कानै दिँदैनन् त्यसमाथि झन् साना काजीबाट आगामा घिउ थप्ने काम भएपछि चतुर्भुज काजीको ब्रह्मले तुरन्त ठम्म्यायो यो उनको छोरोप्रतिको रैतीहरूको दबेको फिरात हो उनका आँखी भाउ टेडिए के त उनको छोराको चालचलन र व्यवहारप्रति गाउँका नयाँ पुस्ता मात्र होइन भूमा बुढा जस्ता काजी खलकका अति भक्त र वफादार निरीह बुढाहरू पनि क्षुब्ध भएका छन् भूमाको स्वरमा यसैको सङ्केत छ भूमा के साना काजीको व्यवहारले तिमीहरूका पनि चित्त कुँडिएको छ बुढा काजीले एउटा दबेको सुस्केर भाले ऊ मेरो एक्लो छोरो भोलिको आशा हो उसले आफ्नो पुर्खाको इज्जत राख्ला नाक अझ उठाउला भन्ने आशाले नै म बाँचेको छु तर तर उसको चालचलनमाथि तेरो पनि फिरात हेर त मेरो पुरानो र विश्वासी चाकर मलाई त माथि पनि छोरोमाथि जत्तिकै भरोसा छ तँलाई पनि उसले चित्त दुखायो भने ठिक छ म उसलाई सम्झाउला तर हवेली बन्न कुनै विरोध उठ्न नदिएस यो काजीको सनक मात्र होइन अब त यसमा मेरो इज्जत र धाकको कुरो पनि जोडिसकेको छ मैले एकपल्ट बोलिसकेँ त्यहाँ हवेली बन्छ भनेर तर त्यस कुरालाई अब बदर गर्नु पर्यो भने त सानो काजीका साथै जोरी पारीका सामु मैले पनि नाक ठडाउनु पर्दैन त्यसैले यसको जिम्मा तेरो काजीका स्वरको ध्वनिमा रहेको मर्मले भूमाको मनमा एउटा गहिरो सहानुभूतिपूर्ण वेदनाको चस्का अनुभव भयो यी बुढा काजी उसलाई कति आफन्त ठान्छन् र कति खातिर गर्छन् उसलाई मात्र होइन गाउँका गरिब र इतानलाई नै उनी सन्तान सरह गर्छन् हुन त उनले यही सहानुभूति र मायाको चिप्लो पर्दाको आडमा उनीहरूको सम्पूर्ण जीवन रस दुहेर उनीहरूलाई केवल खोक्रो बाँसका रूपमा परिणत गरेका छन् तर पनि बुमा जस्ता सोझा र भक्त माझीहरूले यस कुरालाई कहिल्यै अनुभव गर्न सकेनन् यही त बुढाकाजीको चरित्रको र स्वभावको विशेषता हो यस्तै शोषण चक्रको जालोमा परेका सिधा सामु रैतीहरू उनको फरेबलाई काटेर त्यसबाट उम्कने आवश्यकता नै अनुभव गर्दैनन् तर अब स्थिति अर्कै थियो नयाँ रगतका माझी केटाहरू खुल्लम खुल्ला अब मैदानमा उत्रन तत्पर थिए भूमाले बुढाकाजीको अन्तर्वेदनाले केही बलिन भएको अनुहारमा हेर्यो छोरो जत्तिकै उच्छृङ्खल उद्दन्न भए पनि उसको कर्तुतले समाजमा जति उत्तेजना र आक्रोश जन्माएको भए पनि बाबु त त्यस्तो छैन ऊ त सम्मान र इज्जतकै लायक छ भूमा आफ्ना यस्ता दयालु मालिकलाई आफ्ना केटाहरूका कर्तुले दुःखी हुन कसरी दिन सक्छ बुढाकाजीको मुख उसले हेर्नुपर्छ उनको गुण सम्झनुपर्छ उसले काजीकै नाक राख्नका लागि मात्र भए पनि आफ्नो नयाँ पुस्ताका छातीभित्र सल्केको डणेलोलाई साम्य पार्नुपर्छ हेर भोबा बुढाकाजीको गम्भीर स्वर उसको मस्तिष्कमा हरदम एउटा चेतवानीको बजे चाहिँ घनन खण्ड खन्किरहेछ यी तेरा केटाहरूले सल्काउन खोजेको डडेलोले मेरो अथवा सानाकाजीको इज्जत र मर्यादा मात्र होइन यो सम्पूर्ण सेरोफेरो माथि बाहुने पार्टीदेखि तल दोलाघाटसम्मको इन्द्रावतीको सेरोफेरो यहाँका सबै माझी दनुवार रैतानका गाउँ बस्ती हुरहुरी सल्काइदिन सक्छ अनि यहाँका हामी सबैले त्यसैका साथमा खरानी हुनुपर्नेछ काजीका स्वरमा बज्ने भयानक चेतावनीको ध्वनिले बुढो भूमाका कल्पनामा एउटा सल्कदो मानव बस्ती हाहाकार गर्दै प्राणका लागि यता र उति भाग्दा मानव सन्तानको चित्र कोरिदिन्छ ती मानव सन्तान सबै उसैका भाइ भतिजा र छोराछोरी हुन्छन् सानो काजी एउटा यमराज हो उसका हातमा एउटा कालो भयङ्कर अजिङ्कर छ त्यो कालो सर्प आफ्नो आगाको लप्का जस्तो लाल लाल जिब्रो लपलपाउँदै उनीहरूका पछि पछि बेगले दौडिरहेछ भूमा बुढाको अन्तर हल्लाउन यसभन्दा बढी कल्पनाको आवश्यकता छैन उसले जसरी भए पनि आफ्ना उर्लेका केटाहरूलाई सम्हाल्नु पर्छ नत्र यहाँ के के अनर्थ हुन्छ होइन तिमीहरू उरन्ठ्याउला ऊ आफ्ना भाइ भतिजालाई अन्तिमपल्ट सम्झाउने प्रयत्न गर्छ तिमीहरू के चाहिँ बलबुताले मालिकसँग सिंहहरू खेल्न खोज्छौ हेर राजा देउता मालिकका शिर भन्छन् उनीहरूको द्रोही गर्नु र राजा देउताको द्रोही गर्नु एउटै कुरो हो फाँकमा मालिकको द्रोही गर्न के तिमीहरूका ज्यान भारी भएका छन् मामा के यो राजा नभा मुलुक हो र हातमा बन्दुक छ भन्दैमा मान्छेका ज्यान लिएर हिँड्ने सोभितेको दृढ स्वरले बुढालाई नाजवाब गरिदियो राजाले नयाँ ऐन दिया छन् कुन काजी कुन माझी राजाका ऐनमा सबै जनता एक सोभितेका कुरा ठिक हुन् राजाका कानुनमा राजाका आँखामा कुन माझी कुन खाजी सब एकै हुन् पर्जा रैती जनता तर काजीका हातका बन्दुक खोसेको त छैन कानुनले अझै न माझीका हातमा बन्दुक दिएको छ यसले कानुन त कागतमा हुन्छ हाम्रा पोल्टामा त हुन्न गोली त बन्दुकमा हुन्छ अनि बन्दुक साना काजीका हातमा छ मर्ने त फ्वाकमा माझीकै छाउरा हुन्छन् गरिबका छोरा अनि फ्वाकमा काजीका इच्छा र हैकमसँग किन सिङ्गौर खेल्नु तर सुबिते र अरू ठिटाहरू बुढाका कुरा किन सुन्छन् सानो काजीका अपराधी हातले लालगेडीको बेदागी घायालाई नङ्ग्राउन बढिरहेको सम्झना आउन साथ सोभितेको मस्तिष्कमा आगो छल्कन्छ अनि यसैको संक्रामक आँच सम्पूर्ण माझी तन्नेरीका हृदयमा लहराउन पुग्छ आक्रोशको ज्वालामुखी बनेर अब बुढा माझीको आँखा सामु एउटा विनाशको एउटा क्रान्तिको भूमिका बनिरहेको छ होइन तिमोरका गुनासो के कति कुरामा हो भन त बुढा भूमा केटाहरूका उग्रतालाई तैपनि थामथुम लगाउन सकिन्छ कि भनेर आखिरी जमर्को गर्छ तिमीहरूका कुरा बुढाकाजी छेउ जाहेर गरिदिन्छु बुढाकाजीले निसाब गरिहाल्छन् के निसाब माग्छु काका बुढाकाजीसँग जयबिरे नाउँको केटो एकदम उग्र भएर अगाडि सर्यो तिमीले नै भनेका होइनौ बुढाकाजीका मुखले काभ्रेको पाटोमा हवेली बनाउने भने भनेर हाम्रा बाबु बराजुका पसिनाले पटाएर बाँझो खोरियालाई सुन फल्ने तुल्याएर आज यस्ता रूपमा बदलेको माटो उनलाई हवेली बनाउन चाहियो अब त्यस्ताले के निसाफ गर्छन् उनका छोरा हाम्रा दिदी बहिनी छोरी चेलीलाई यक्कल दोक्कल बाटाघाटा पानी पदेर गएको देख्नुहुन्न बाजले चल्ला झम्टे झैँ झम्टने भइसके न पापको डर न इज्जतको ख्याल अब यहाँभन्दा निसाब के गर्छन् उनले लौ भनौ तिमीहरू नै उनीसँग निसा माग्नु जान्छु भन्छन् हाम्रा बुढाकाका मिजार लौ तिमीहरू नै भन बगरेका सामु खसी नकाट भनेर हात जोड्दा उसले खसी काट्न छोड्ला त्यो त किन छोड्थ्यो नै यसपल्ट नारायण माझीले पनि आफ्नो सोचाइ विरुद्ध मुख खोल्यो त अब के गर्छौ त तिमीहरू भुमा माझीले कुरोको प्रसङ्गलाई अप्रिय अनुभव गरेर त्यसलाई बदल्ने प्रयास गर्यो काभ्रो पाटोमा उनले हवेली बनाउँछन् भने उनकै जग्गामा त बनाउँछन् त्यसमा नायनास्ती गर्ने हाम्रा के हक छन् उनका जग्गा कसरी भए यसपालि भोमाकै छोरो भीमे अगाडि सर्यो काजी खलकले त्यो खोरिया फाँडेर उब्जाउ धरती बनाउन कुनै दिन कोदाली बोकेर आए कि त्यसको एक चिम्टी माटोलाई उनले आफ्ना पसिनाले भिजाए कि आफ्नो भन्नलाई वाह कस्ता मजाका कुरा लौ लाल पूर्जा उनका छन् रे तर कमोद त हाम्रा छन् कि त्यसमा कसरी उनी दखल गर्छन् लौ हेरौँ अब बुढो भूमाले देख्यो कुरो झनझन बाङ्गिँदै जान लाग्यो अब यसमा बहस गर्न थाल्यो भने आफ्नै छोरा भतिजाको हातबाट आफ्नो बुढो इज्जत खोलामा पर्न सक्छ उसले त्यसलाई भन्दा चुप लाग्नुमा नै तत्कालका लागि कल्याणकारी देख्यो तर प्रजामा रैतीमा आएको यस मानसिक परिवर्तनले बुढाकाजीमा एकातिर त दार्शनिक चेतनाको अभिवृद्धि गरेको थियो र उनी यसलाई तथस्थ दृष्टिले हेर्ने प्रयत्न गर्थे अर्कातिर उनका आजसम्मको संस्कार हैकम शक्ति र शासनको आदत रैतीहरूको यस अवज्ञाको प्रवृत्तिप्रति क्रोध र असहनीय अपमान बोधले छटपटाउँथ्यो अति प्रबल हुकुमी संस्कार झुक्ने र सम्झौता गर्ने कुरालाई सोच्नै दिँदैनथ्यो आफ्ना तुच्छ रैतीसँग मालिकले कस्तो सम्झौता गर्ने सानो काजी जे जस्तो चरित्रको भए पनि आखिर ऊ मालिक हो उसको इच्छामा कुनै पनि रैती नोकर वर्गले आग्लो हाल्ने अधिकार छैन यदि आग्लो हाल्न आउँछ भन्ने कुल्ची दिनुपर्छ तिनको सर्पशिरलाई तर के यो युगको अनिवार्य आँधीलाई उनको एक्लो शक्तिले कुल्चेर कुल्चिन सक्छ कसले दिन्छ आज उनको साथ आखिर सरकारले पनि त उनको परम्परागत सत्ताको विरुद्ध अनेक किसिमका ऐन र कानुन यिनै रैतानका पक्षमा बनाएर उनको शक्ति र प्रभुतालाई लङ्गडो पारिदिएको छ त यस्तो स्थितिमा एकपल्ट सानो काजीलाई सम्झाएर हेर्ने बेस हुन्छ हेर साना बोडाकाजीले आफ्नो एकान्त खोपीमा त्रिलोचनलाई बोलाएर गम्भीर स्वरमा सम्झाए गाउँमा अब पहिलेको जस्तो स्थिति छैन मुलुकको हाइकममा आएको परिवर्तनले गर्दा आज हाम्रा ग्रह दशा टेढा छन् त्यसैले हावाको दिशा हेरेरै बाँसले झैँ आफूलाई केही नुहाउनु नै अक्किलदारी ठहर्छ नत्र त भक्के अमिलो पड्के झैँ पड्किएर कुबेलामै ढल्न बेर छैन अहिलेको जोग तल्ला र निजले टाउको उठाउने जोग रहेछ उनीहरूको बल बढ्ने त्यसैले त्यस बलसँग सोझो जुझ्नु र आफू निमिट्यान्न हुनु सट्टा नरसिंह अवतार भगवानले हिरण्य कशिपोलाई जस्तै काखमा लिएको भान पारेर उसलाई आन्द्र दुहुन सक्नुपर्छ बुढाकाजीको लम्बे अनुभवको कूटनैतिक सल्लाह त्यसमाको गुड सत्य पहिचान सक्ने धैर्य र क्षमता उम्लदो जोश र आफ्नो बन्दुकको शक्तिमा मस्त बाहिर त्रिलोचनसँग थिएन ऊ आफूलाई पूर्ण विश्वस्त थियो र उसलाई के विश्वास थियो भने देशको विधान र ऐनमा गरिब रैतानका पक्षमा जे जस्तो सुधार भए पनि त्यस विधान र कानुनका सञ्चालक त उसको आफ्नै वर्गका नै थिए र उनीहरूले आफ्नो वर्गका घोडामा बञ्चरो हान्ने गरी त्यसको प्रयोग कहिले गर्ने छैनन् वास्तवमा त्रिलोचनको सोचाइ एक हदसम्म ठिक थियो बुवाले के मर्जी भा उसले बाबुका कुरालाई एकातिर पन्छाउँदै भन्यो आज यी आफ्ना पैताला मुनि बाँच्ने एकमुठी गुहे किराहरूका बाँदर हप्कीमा लुत्रुक्क परेर यिनका सामु झोक्ने बुवा लातको भूतलाई लातेको पूजा दिनुपर्छ पैतलाको फुललाई शिरमा लाएर राख्दा के शोभा दिन सक्छ त्यसले मैले आफ्नो पुर्खाको इज्जतलाई छाडेर उनका अगाडि झुक्नु भनेको होइन बुढा काजीले आफ्नो नीतिलाई स्पष्ट पार्दै भने मेरो भनाइ के भने इन्द्रावतीको भेलमा पौर्दा बाह काटे हानेर सोझै होलिनुभन्दा बरु भ्यागुते चालले त्यसका धारसँगै छड्के खेलेर केही तल गएर उत्रिनु बेस हुन्छ यसो गर्दा न त बल ज्यादा खर्चनुपर्छ न अक्कल हेर त रहेछ तर अलि गधा पच्चिस सय उत्तल्यायले गर्दा रैतीमा उग्र भड्काउ आएको छ उनीहरू लता घोडा उतर्छे जस्तै उतर्सिएका छन् त्यसमाथि तैँले अलि नसोची बढी उत्तल्याई देखाउन लागिस् भने बिच्केको घोडा काउमा आउनु सट्टा झन् बिच्कने डर छ यसरी बिचकन गयो भने यसका टापमुनि कतिका मान मर्यादा इज्जत हुर्मत र ज्यान पनि कुल्चिने छन् कसले भन्न सक्छ त्यसैले मैले भनेको मेरो अर्थी मान्छस् भने हबिली बनाउने कामलाई केही पर सारेर खामोस खाएर बाटो हेर्नु राम्रो हुन्छ सबभन्दा ठुलो कुरो गाउँका हाम्रा हैकमका रैती पनि भड्के भने हाम्रो खुट्टा दह्रो हुने छैन त्यसैले यिनलाई भड्काउने उतर्स्याउने काम नगरेस् बुढाकाजीको व्यवहारिक नीतिका कुराले त्रिलोचनका कानको कानेगुजीसम्म पनि झेक्न सकेन ऊ झन्झन निरङ्कुश भएर आफ्नो लङ्गुटीका जमराहरूद्वारा गाउँमा आतंकको सिर्जना गर्न थाल्यो बुदुने हरे र अरू सानाकाजीका गुण्डाहरू समसाझै चञ्चली मजिनीका भट्टीमा रक्सीले मातेर अगाडि परेकासँग झगडा गाली गोफ्ता र मारपिट गर्न थम्सन्थे गाउँका तरुनी छोरी बुहारी साँझ बिहान एका दोका हिँडेको गन्ध पाए भने उनका पछि लागेर अनेक छेडछाड र मौका एकान्त हेरेर हातपात पनि गर्न हच्कँदैनथे उनीहरूको यस्तो खालको अराजक आतंकले एकातिर उमेर पाकेका बुढा आध भित्रभित्रै त्राही त्राही गर्न थालेका थिए अर्कातिर केटाहरूमा क्रोध र आक्रोशको भावना प्रतिपल प्रबल हुँदै जाँदै थियो यस्तो स्थितिमा सोभितेको अन्तरको घृणा र विद्रोहको आगो झन झन दन्कन थाल्यो ऊ आफ्नो यसै अन्तर्ज्वालाको आँचमा पिल्सिएर त्यसबाट त्राण पाउन इन्द्रावतीको शीतल छातीमा हेलिन पुग्दथ्यो अनि पौडँदै पौडँदै तल पुगेर किनाराको ढुङ्ग्यानमा हातमा बल्छी लिएर माछा मार कि लालगिडीको छेउमा जान्थ्यो र उसको श्यामल सौन्दर्यमा मुक्त भएर हेर्दै पौडीका अनेक कौशलहरूको प्रदर्शन गर्न थाल्थ्यो लाली सोभिदेखको स्वर थर्किएको लालगेडीले अनुभव गर्थे ऊ आफ्ना चिम्सा आँखालाई केही ठुला पार्ने प्रयत्न गर्दै बल्छीबाट हटाएर उसतिर हेर्थे सोभिते आफूले के भन्न लागेको हो त्यो मूल कुरा बिर्सिदिन्थ्यो अनि अनायास जे मुखमा चढ्छ त्यही कुरा भनिदिन्थ्यो तँलाई त्यस दिन बन्दुकेले के के गर्यो न नढाँटी भन् त लालगिरीका आँखामा केही आश्चर्य र केही अन्तर्पीडाको भाव छल्कियो वास्तवमा त्यस दिन साना काजीले उसलाई हातपात गर्न खोजेर पनि पाएन खुद लालगिरीको प्रचण्ड व्यक्तित्व र पधेर्नी बाहुनीहरूको एक्कासी आगमनले गर्दा ऊ भरिएको र खिस्सिएको अनुहार लिएर भएको थियो तर यो सोभिते किन पत्याउँदैन बारम्बार खोर्याइ खोर्याइ त्यही कुरा सोध्छ तर लालगिडीलाई वास्तवमा सोभितेले अझै चिन्न सकेको छैन लालगेडी आफ्ना हात खुट्टा भाँचेर डोडी र लुले हुन सक्छ आफ्नो मुटु कलेजो झिकेर कुकुरलाई दिन सक्छ तर आफ्नो इच्छा नभई कसैलाई आफ्नो शरीर सुम्पिन सक्दिन तर यो सुबिते बारम्बार उसलाई किन खोर्याइरहन्छ उसको यो बार बारको जिकिरले लालीको मन अमिलो हुन्छ छ्या यो लोग्ने मान्छे त कस्तो शङ्काधारी ऊ मन मनमा चिडिएर हेर्छे त तिमीलाई म साना काजीसँग बिग्रिसकेँ भन्ने लाग्छ भने मसँग नआउन त उसले आफ्नो मनको टर्रो स्वाद स्वरमा खोलेर भने मलाई यस्ता शङ्काधारी लोग्ने मान्छेको माया चाहिँदैन बोल्दा बोल्दै लालगिडीको स्वर केही भावातिरेकले गिलो भएको थाहा भयो वास्तवमा सोभितेको शङ्कादारी जिज्ञासाले उसको भित्रको नारीको अन्तर पीडालाई कोट्याइदिएको थियो बोल्दा बोल्दै पानीबाट बल्छी उठाएर त्यहाँबाट अलि पर हटेर अर्कै रहमा बल्छी हालेर त्यसैमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेर ऊ बसी मानो ऊ त्यहाँ छे इन्द्रावतीको प्रवाह छ र उसको बल्छी छ त्यसबाहेक अरू कुनै कुराको अस्तित्व छैन सोभिते पनि छैन लालगिडीको अनुहारमा उत्रेको पीडाको आभास पाएर शोभिते आफ्नो अकार्थको शङ्कादारी स्वभावमा मनमा पछुतो गर्न थाल्यो ऊ फेरि आफ्ना खिस्सेका दाँत देखाउँदै लालगिडीको निकट गयो र पानी भित्रैबाट उसको पिँडौला समातेर पानीतिर तान्दै विनोद क्रीडा दर्शाउन थाल्यो तर लालगिडी अघि पछि जस्तो उसको घिच्याइमा पानीमा पसेर छ्यापाछ्यापको खेल खेल्न तम्सिएन बरु गोडा झट्कारेर उसको हात फुस्काउँदै पानीबाट बाहिर निस्के त रिसाइस लाली सुबिते पानीमा पौडँदै भावुक स्वरमा बोल्न थाल्यो मैले तमाथि अपत्यार गरेको होइन तर तै भन्त त्यस सानो काजीका हातमा परेपछि को उम्कन छ चितुवाका पन्जामा परेको बाख्रो उम्कन सक्छ त्यसैले मैले तँलाई सोधेँ तँलाई साँच्चै उसले केही गरेको हो भने म त्यसका मुर्दा पल्ने ठुँडा जस्ता हात काटकुट पारेर इन्द्रावतीमा बगाइदिन्छु तेरा जिउमा हात हाल्यो रे उसले भन्ने सम्झ्यो कि मेरो खल खलबलिन्छ त्यसैले त्यसैले त मैले भनिहालेँ नि उसले मेरा जिउमा हात लाएर पनि केही गर्न पाएन भनेर लालगेडीको स्वर तिखो भयो मैले उसका हातमा टोकिदिएँ उसका मुखमा फराइदिएँ अनि उसलाई मारी धकेलेर पाखातिर खुरमुरिँदै झरेँ अनि त्यसै गरी माथिबाट बाहुनीहरू पधेर झरे उनीहरूलाई देख्न साथ ऊ पुच्छर लुकाएर भाग्यो यही कुरा कतिपल्ट भन्नु तिमीलाई लोग्ने मान्छे जात टाउकाभरि शङ्का किरा पाल्छन् उनीहरूका टाउकाका किरा पन्छाउन आइमाईले छाला काडेर ओछ्याए पनि सक्दैनन् सुवेदेका दारा अनायास बाँधिन्छन् त्यसका बीचबाट एउटा हुङ्कार फुट्छ उसका आँखामा एउटा आगाको सोला फुटे चाहिँ लाग्छ ऊ दार बाँधेर भन्छ मलाई त माथि रत्ती पनि शङ्का छैन तर तेरा जिउमाथि परेका त्यसका हात नठुन्काई मेरो मनको डडेलो अवश्य निप्दैन सोभितेको यस्तो रौद्र रूप देखेर लालगिडी भित्रभित्री कहाली कतै यो बाघ जस्तो सुरु लोग्ने केटो रिसका झोकमा आँखा चिम्लेर त्यो साना काजी राक्षससँग जुझ्न त जाँदैन मेरो बिन्ती छ तिमी त्यससँग जुझ्न नजाऊ लालगिडीले कहाँ लिएर सोभितेको नजिक गएर झन्डै झन्डै प्रार्थनाको स्वरमा भने जान देऊ त्यस्ता चितुवासँग जुत्न जाँदा आफ्नै ज्यानको जोखिम उसका हातमा बन्दुक छ उसका कति हुँदा लाउके छन् त्यसले के के विध्वंस गर्न सक्छ त्यसैले त्यस्तालाई जिस्काउनु भन्दा त्यस्तासँग बाह्र हात परै पन्छेर हिँड्नु जाते तँ भन्छस् भने म अहिले जुत्न जान्न तर चुप्प लागेर पनि बस्थिनँ एक दिन न एक दिन मौका कसो नआउला कहाँ जाला त्यो अर्काका छोरी बुहारी गाँच्न सक्ने त्यसका ठुटा हातलाई ठुन्क्याएर चेलाइ मार्न सकिन भने त शोभिते भयानक स्वरमा बग्दै गयो उसको स्वरमा लुकेको भयानक इरादाको गन्ध लालगिडीले प्रष्ट सुँगे ऊ परिणामको आशंकाले थरहरी भए तर त्यस दृढ अठोटको लोग्ने मान्छेलाई अब उसले सम्झाएर पनि सम्झाउन सक्दिन तैपनि ऊ अन्तिम प्रयत्न गर्न छोड्दिन जे भयो भयो एकपल्ट सहेको राम्रो उससँग जुधेर पार पाइने होइन उसका हातमा ताकत छ राजाका मान्छे छन् उसका हातमा बन्दुक छ तिमी हामी जस्ता एक्ला दोक्ला रित्ता हातकालाई मारेरै ककरामा हाल्दै पनि कसले चुक्क बोल्न सक्छ छाड यस्ता पानी मरुवा कुरा शोभिते झन् बढी उत्तेजित भयो उसका हाता राजाका मान्छे छन् भने उसका हाता पनि जनताका मान्छे छन् गाउँका तन्नेरी रगत छन् उसका हातमा बन्दुक छ भने उसका हातमा पनि ढुङ्गो छ मुडो छ हँसिया र खुर्पा छ केही नभए हलो कोदालोको पिँढ छ यसभन्दा ठुलो कुरा उसँग सत्यको पक्ष छ अन्यायको अत्याचारको विरोध न्यायको पक्ष छ सुभितेको श्यामल छालाभित्र प्रवाहित रगतको लालीलाई मध्यान्नको सूर्यको प्रखर किरणले अत्यन्त गाढा तुल्याएर चम्काइरहेको थियो ऊ तमतमाउँदो अनुहारले पाखामा उत्रियो र त्यही डुङ्गामा बसेर आङको पानी सुकाउन थाल्यो खेल्न पुग्यो एउटा माछा पनि बल्छीमा नपर्दा केही दिक्क र केही झिझिएर बल्छी समेट्दै लालगेडी पनि पाखामा आए खेल्ने भावमा पनि लुगा फुकाल्छु खेल्ने तर एकछिन थाके मारिहालौँ सोभितेले भन्यो लालगिडी आएर उछेको नजिक ढुङ्गाको छेउमा बसी र पोल्टाबाट बिणीको मुठो र सलाई छेकेर एउटा सोभितेलाई दिँदै अर्को आफूले सल्काई आज गर्मी पनि उखर माहौलो छ किन होला पानी पर्ने हो कि तर पानी पर्ने भए त हावामा केही ओस पनि हुनुपर्ने अब लालगिडी पानीमा पसेर गहिरो दहमा माछा सलबलाए झैँ सलबलाउन थालेकी थिए उसको श्यामली पुष्ट चिल्लो शरीर पानीको पारदर्शी पर्दाबाट छानिएर आएको घामको सुनौला आभामा अत्यन्त आकर्षक रङ लिएर चम्किरहेको थियो शोभिते त्यसैको स्निग्धतामा केही बेर आयो अनि आफूलाई रोक्न नसकेर ऊ पनि उठेर झमलङ्ग रहमा हाम फाल्यो लाली सोभिते लालगिडीको निकटमा पौड्दै गयो लालगिडी उसलाई छकाउन उसबाट पर भाग्न पानीमा अनेक कौशलहरू देखाउँदै दे पौड्न थाले सोभिते हाँसिदियो सोभितेले पिठ्यौका भरमा आनन्दसँग उत्तानो पौड्दै भन्यो तेरा दाजुहरू देखिन्न नि अचेल के गाँमा छैनन् उनीहरू कहिले पो गाँ बस्छन् र लालगिडी सोभितेका चारैतिर मत्स्य कन्याले चाहिँ चक्कर लगाउँदै लगाउँदै खेल्न थाले गाँका खेतीबारीका आशा छैनन् त के खाएर बस्छन् गाँका तन्नेरीहरू ठिक भनेस् सोभिते एकाएक गम्भीर देखियो साँच्चै गाउँमा अब बस्ने नै के भएर उनीहरूका पुस्ता दर पुस्तादेखिका त्यही एक टुक्रो काब्रो पाटो थियो त्यसमा पनि साना काँचीका आँखा परिसके त्यहाँ हवेली बनेपछि त उनीहरूका के बाँकी रहन्छन् र बरु दोलाघाट कोदारीतिर गए सुनकोसीतिर गए त विकासको काम पाइएला भकाभक विकास त खुल्दैछन् तर सबै छोडेर जाने सोभितीले एकपल्ट लालगेडीतिर विचित्रसँग हेऱ्यो पानीभित्र सलबलाएकी लालगेडी अहिले साँच्चै मत्स्य कन्या झै स्निग्ध कमनीय लाग्थे उसले जयमाने भीमे जसरी सजिलै गाउँ छोडेर जान सक्दैन यो कुरा पक्का जाने पनि किन आफ्ना पुर्खाका छाला छोडेर साना काजीले उनीहरूको जिमी खोस्यो भन्दैमा लुरुक्क पारेर गाउँ छोड्ने यो त नामर्दी कुरा भयो सुनलाली सुविधेको स्वर एकदम कसिएको थियो साना काजी त के उसका तितु आए पनि काभ्रे पाटो खोस्न समरथ चल्दैन के हामी गाउँका ठिटा मरेका छौँ र त्यसैले भीमे जयमाने पनि यसरी भौतारेर नहिँड्नु जाति अब हाम्रो लडाईँ काजी खलकसँग सुरु भयो पानीमा पसेका निकै समय भइसकेकाले अब शरीरले केही थकाइको अनुभव गर्न थालेको थियो उनीहरू पानीबाट उत्रे सोभिते आफ्ना लुगा राखेको कक्रोतिर गएर इष्टकोटको भित्री पाटोले आङ र मुखको पानी सोसेर लुगा हुल्न थाल्यो तर लालगेडीको फेर्ने अर्को लुगा नभएकाले घोडा माथिसम्मको भाग निचोरेर फरिया चिसै छोडेकी थिए र अरू शरीर सूर्यको किरणका हातमा सुक्न सुम्पेकी थिए उसका भिजेका पिणोलाबाट अहिले पानी तर्केर सिसाको खम्बाबाट शीत तर्के झैँ देखिएको थियो र काला कपालका एक एक केसरामा झुन्डिएका पानीका बिन्दुहरू मोतीका माला झैँ शोभा पाइरहेका थिए शोभिते मुक्त भएर उसको त्यो विलक्षण रूपमा हेर्न थाल्यो उसका आँखा यसरी आफ्नो नाङ्गो रूपमा गढेको अनुभव गरेर लालगिडीले भित्रभित्रै एक किसिमको शरमको काउकुती अनुभव गरे अनि उसका गालामा अनायासै गुराँस फुले आँखामा एउटा विचित्र मादकता छल्क्यो छि के हेरेको त्यसरी खाउलाजी कहिले देखा छैन र मलाई उसले विचित्र थर्केको स्वरमा भने सोभिते एक्कासी खिद्केर हाँसिदियो वास्तवमा आफै आर्जन गरेको शक्तिमा त्यति गर्मी र उखर मैलाइ हुँदैन जति उधारो लिएको शक्तिमा अति मैमा त्याई र उखर मैलाइ हुन्छ यसले सृजनात्मकता भन्दा विध्वंसात्मकताकै बढी हिमायती गर्छ त्यसैले सूर्यको उधारो शक्तिबाट तातेको विस्तृत बगरमा फैलिएको बालुवा आँखाको तेज मार्ने उखर मौल्याइमा चम्किरहेको थियो यसको प्रखरताका सामु इन्द्रावतीको प्रभावबाट उठेको शीतलताको त्यति वजन थिएन त्यसमाथि हावा समेत बन्द भएर रुख पात झार बुट्यान पनि फेटिक्क चलिरहेका थिएनन् त्यसैले लाग्थ्यो इन्द्रावतीको सम्पूर्ण गति पनि स्तम्भित छ एउटा विचित्र एकान्त अनौठो जगमन्न यस खालको एकान्तले सोभितीको अन्तरमा एउटा अनौठो उत्तेजनाको कुदकुती चल्यो उसले एक्कासी दौडेर गएर पहराबाट केही टक्करका फुलहरू टिपेर ल्यायो लाली उसले विचित्र भावुक स्वरमा पोखार्दै फुल लालगिरीतिर बढायो यो फूल तेरा कपालमा त साँच्चै कालो आकाशमा तारा फुले चाहिँ लाग्छ लौ लौ घुसारी हाल त ती पनि के भा छि केटाकेटी जस्ता कुरा गर्छौ लालगिडीका गालामा गुलाब फुले तर उसले हात लम्काएर सोभितेको हातबाट फुल लिई र दुईटा फुल दुईतिरका चुल्ठुको मुरमा घुसारी अनि ऊ सोभितेतिर हेरेर आँखा भरि हाँसिदिए तैँले ऐनाबाट ल्याएकी छस् सोभितेले मुक्त आँखाले उसलाई हेऱ्यो ल्याकी भए हेर त एकपल्ट आफ्नो मुख ऐनामा नभा खोलाको पानीमा हेर त कति राम्री देखिन्छस् त यी जाऊ तिमी त लालगिरीले केही झर्के झैँ केही लजाए झैँ भने तर उसले आफ्नो प्रतिबिम्ब खोलाको छिपछिपे पानीमा हेर्ने लोभ समरण गर्न सकिन त्यसको त्यो चाल देखेर सोभिते खित्का छोडेर हाँस्यो अनि एक्कासी ऊ गम्भीर भयो साँच्ची लाली यो गाउँमा त छस् र मात्रै म छु नत्र यो वनको चरो ओढेर कता पुग्ने थियो तर अब यस गाउँमा बस्नु पनि केही सार देख्दिनँ हुन त पहिले नि के थियो र तर अब त झन् साना काजीको बन्दुके राजमा बस्नु चाहिँ त बरु विकास खुलेका ठाउँतिर यसो काममा गए त दिनको पाँच सात रुपियाँ कमाउन सकिन्छ अब त मलाई नि लाग्न थाल्यो तेरा दाजुहरू नै बढी बुझकी रहेछन् तर तिमी त अहिले भर्खरै भन्थ्यौ साना काजीका डरले पुच्छर लुकाएर भाग्नु त कहाँ भागिएला भनेर लालकेटीले अलि आश्चर्य मिसिएको स्वरमा भने तिमीहरू अलि आँटिला र भारासिला मान्छेहरू नै यसरी भटाभट गाउँ छाडेर नेटो काट्न थाल्यो भने अरूले कसरी थिचुमिचर सहेर बस्ने निर्धा दुब्लाले त त्यसै नबसे भयो लालगेडीका कुराले शोभितेको अनुहारमा नाना किसिमका रङहरू चढ्ने उत्रने गर्न थाले हो तेरा कुरा एक किसिमले त ठिकै हुन् यी निमुखा माझीहरूलाई चितुवाका मुखा छाडेर जानु त कसरी तर कहिलेकाहीँ मन अलि भरङ्ग हुन्छ रात दिन यो दाना सुरहरूका थिचोमिचो सहेर कति बस्नु भड्खाला परस बाउ बाजेका छाला लिनु खानु नै नभएपछि यस्तो कुरा मनमा खेल्छ अनि जे भानी गाँ छाडेर नेटो काट्ने कुरो चाहिँ नगर है लालगिडीको स्वरमा अनुनय थियो तिमीहरू छोरा मान्छे त जाँगनी केही छैन पाखुरा बजारेर खाउला तर हामी आइमै जातले के गरी निर्वाह गरौला तिमीहरूकै आड भरुसले नै त लालगेडीको स्वरको कम्पनले शोभितलाई उसका आँखामा हेर्न कर लगायो धात लाती भनिदिएको पो त त्यसो त सबै आफ्नालाई सानाकाजीका पैताला मुनि पिदिन छोडेर भगुवा त किन होला र सोभितेले भन्यो अनि अनायास एउटा आश्वासनको मुस्कानद्वारा लाल तारुण्यमा एउटा मादकताको रङ पोतिदियो अब सूर्य मध्याहको सीमा रेखालाई नागेर पश्चिमतिर ढाल्न सुरु गरिसकेकाले खोलाको तरङ्गबाट एउटा शीतल खालको हावा उठेर धरतीको तातेको अवयवलाई मुसार्न थाले चाहिँ लाग्दथे आकाशको दक्षिण पश्चिम कुनाबाट अब एक टुक्रा बादलले पनि टाउको उठाएको देखियो पूर्वतिर बढ्दै गएको यस बादलको टुक्रो एकैछिनमा आकाशभरि फैलने होडमा दौड छोड्ने घोडा झैँ निकै अधीर र चञ्चल भएको थियो अब त केही शीतल हावा खुले जस्तो छ सोभितेले उखर गर्मीबाट केही त्रणको अनुभव गर्यो खोलाको पानी पनि अब त हल्लिन थाल्यो लालगेडीले पनि केही शीतल अनुभव गरेर भने अनि आफ्नो जाल काँधमा हाली र हाँसिया नाम्लो कम्बरमा फेरि अनि आफूले मारेका माछा पेरुङ्गामा हाले सोभितेले पनि आफ्नो खुर्फे ठ्याक कम्बरमा भेर्यो र दुवैजना मिलेर डुङ्गा अलिक किनारा तानेर त्यसको तारको डोरी किलामा अल्झाए ताकि कतै सिरान बर्खेर खोलो उर्लिहाले पनि डुङ्गालाई छालले नहुत्याओस् अनि दुवै त्यहाँबाट हिँड्न तयार भए त्यसै बेला बिस्टेका वनबाट दुईटा डिङ्गा निस्केर गाउँतिर जाने गोरेटातिर उक्ले त्यसका पछि पछि हातमा लौरो लिएको श्यामलीको भाइ फिस्टेमाझी उधार अनि पर सल्लेरीबाट तिन चार आयमै स्याउला घाँसको भारी बोकेर झर्दै थिए सोभिते लालगिडीलाई यथास्थितिमा छोडेर उकालो चढ्न थालिसकेको थियो त्यो उकालो काजीको ठुला घरको पुच्छरमा बनेको माझी गाउँमा गएर टोकिन्थ्यो